लगातारको वर्षाले सड़क अवरुद्ध भएपछि बिरामी अस्पताल पुर्याउन समस्या घण्टौ लगाएर स्ट्रेचरमा बोकेर बिरामी सदरमुकाम पुर्याउनु पर्ने बाध्यता जेनेरेटर मर्मत गर्ने पैसा नहुँदा बझाङमा लघु जलविद्युत आयोजना तीन महिनादेखि बन्द बिजुली नभएपछि दुई सय दस परिवार अन्धकारमा बस्न बाध्य कञ्चनपुरमा रामदुलारी हत्या निष्पक्ष छानबिन माग गर्ने तीन वर्षीय बालक र अधिकार कर्मी सहित पाँचजना प्रहरी नियन्त्रणमा पच्चिसजना प्रहरी कर्मचारी उप विभागीय कार्यवाही टनकपुर महेन्द्रनगर लिङ्क सडक निर्माणका लागि विनियोजन गरिएको पाँच पाँच मध्ये चार करोड रकम फिर्ता सडकमा पहिरो खसेपछि अवैध भीमदत्त राजमार्ग खुल्यो र बैतडीमा संघीय संरचनाको सीमाङ्कन र नामाङ्कनको काम थालनी अन्तर्लिङ्गीलाई समाजमा घुलमिल हुन र बाहिर खुल्न समस्या अब पनि रेडियो संवाददाता तपाईँको वरिपरि देखिने केही नौला अनि केही फरक जुन विषय उठान गर्दा केही परिवर्तन अथवा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 वर्गहरूमा सहर्ष जानकारी गराउँदछौ रोजगारीको व्यवस्था नेपाल इन्डिया दुबई कतार तथा अन्य देशहरूमा छ महिना तालिमका लागि अन्तर्राष्ट्रिय मापदण्डका four star and five star होटलहरूमा पढाइने विद्यार्थी केन्द्रित शिक्षण विधिद्वारा प्रशिक्षण गराइने अडियो भिजुअल एबी प्रविधिबाट अध्यापन गराइने जेहेन्दार तथा गरिब विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था गरिने होटल म्यानेजमेन्ट थ्योरी प्र्याक्टिकलका साथै इङ्ग्लिस ल्याङ्ग्वेजमा दक्ष बनाइने विदेशका ख्याति प्राप्त फाइभ स्टार होटेलहरूमा लामो समयसम्म काम गरिसकेका दक्ष एवं अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने पोसाक र किताब इन्स्टिच्युटबाट नै उपलब्ध गराइने शैक्षिक भ्रमणको लागि होटेलमा टुरको व्यवस्था गरिने इन्स्टिच्युटको आफ्नै खर्चमा विद्यार्थीलाई तालिमको समयमा उचित खान बस्नको व्यवस्था गरिने र आफ्नै advance practical kitchen demo restaurant and bar भएको सम्पर्क स्थान global institute of hotel management and training centre Tufan डाँडा फाइभ डडेलधुरा जिल्ला शिक्षा कार्यालय जाने बाटो सम्पर्क नम्बर अन्ठानब्बे शून्य नौ सडचालिस बाइस शून्य शून्य अन्ठानब्बे अडचालिस सन्तानब्बे त्रिसठी छैसठी र अन्ठानब्बे शून्य पाँच चौहत्तर सतासी तेइस नोट सिट संख्या सीमित भएकाले पढ्न इच्छुक विद्यार्थीहरूले चाँडै सम्पर्क गर्नुहोला तपाईँहरूको सुनौलो भविष्य हाम्रो प्रतिबद्धता प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु लगातारको वर्षाले डडेलधुराका ग्रामीण सड़कहरू अवरूद्ध हुन थालेपछि दुर्गम गाउँका नागरिक कोही बिरामी भएमा सदरमुकाम पुग्न समस्या भएको छ कसैलाई स्वास्थ्यमा अलि बढी समस्या आउने बित्तिकै सदरमुकाम पुर्याउन परेमा घण्टौं स्टेचरमा बोक्नुपर्ने अवस्था आएको छ नभएका सड़क पनि हिलाम्य हुँदा गाडी नै चल्न मुस्किल भएको छ यस्तै डडेलधुराका दुर्गम गाविस रूपालमा लगातारको पानीका कारण सड़कमा पहिरो र खाल्डाकुल्टी परेपछि यातायातका साधन सञ्चालन नहुँदा सुत्केरी लगायत अन्य बिरामीलाई अस्पताल पुर्याउन शास्ति भोग्नु परेको छ सो ठाउँमा एक वर्ष अगाडि मात्रै गाडी पुगेको हो एक सुत्केरीलाई रूपालबाट करिब छ घण्टा लामो बाटोमा स्टेशनमा बोकी बगरकोटसम्म पुर्याएर उप अस्पताल ल्याउँदा धेरै रगत बगेका कारण मृत्यु भएको उनका आफन्तदान बहादुर टमाटाले बताएका छन् पानीसँगै सुत्केरीलाई स्टेचरमा बोक्नु पर्दा सुत्केरी र आफन्तले धेरै कष्ट भोग्नु परेको र लामो दूरीमा बोकेर लैजानु पर्दा बचाउन पनि नसकिएको टमाटाले दुःख पोख्नु भएको छ करिब एक वर्ष अगाडिदेखि बगरकोट रूपाल सड़क खण्डमा गाड़ी सञ्चालन हुँदा धेरै राहत महसुस गरेका रूपालवासीले वर्षातको शुरूआतमा नै सड़क बिग्रेकाले पुनः पुरानै किसिमको कष्टकर जीवन भोग्नु परेको छ बिरामी लगायत अन्य कामकाजका लागि समेत सरमकाम धाउनु पर्दा धेरै कष्ट भोग्नु परेको स्थानीय शिक्षक माननाथले बताएका छन् र लामो बाटोमा बिरामीलाई बोकेर सदरमुकाम लैजानु पर्दा धेरै दुःख हुने र सुत्केरी लगायत अन्य बिरामीले समस्यामा उपचार नपाउँदा ज्यान समेत गुमाउनु परेको रूपालका समाजसेवी लोकराज भट्टले बताएका छन् रूपालका समाजसेवी र राजनीतिक दलको लामो प्रयास र संघर्षबाट सड़क गाउँमा पुर्याउन सकिएको स्थानीय समाजसेवी भट्टको भनाइरहेको छ जिल्लामा निर्माण भएका सबै ग्रामीण सड़क नालेको व्यवस्था नहुँदा वर्षातमा बिग्रिने गरेका छनृ बझाङको धुरीला लाछीगाड लघु जलविद्युत मस्टा एक दुई तीन चारमा निर्माण गरिएको बिजुली तीन महिनादेखि बन्द भएको छ दुई हजार बहत्तर असार तीस गते निर्माण भएको अठार किलोवाट क्षमताको उक्त जलविद्युतको जेनेरेटरमा दुई हजार त्रिहत्तर जेठमा खराबी आएपछि जेनेरेटर मर्मत गर्न पैसा नभएका कारण एक कारण मर्मत गर्ने मान्छे नभएका कारणले पनि विद्युत बन्द भएको स्थानीयको गुनासो छ बिजुली नभएपछि हालमस्ट गाविसका दुई सय दस परिवार अन्धकारमा बस्न बाध्य भएका छन् विद्युत नहुँदा मष्ट गाविस वडा नम्बर एकका पचहत्तर परिवार दुईका अडसठी परिवार तीनका बत्तीस परिवार र चारका पैंतिस परिवार भन्दा बढी अन्धकारमा बस्न बाध्य भएको स्थानीय भक्त खड्काले जानकारी दिनुभएको छ ग्रामीण जलस्रोत परियोजनाले सहयोग गर्ने भनेपछि बिजुलीको काम शुरू गरेको तर काम सुरु भइसकेपछि ग्रामीण जलस्रोत परियोजनाले कुनै पनि सहयोग नगरेको धुरीला लाछीगाड लघु जलविद्युत मस्टा अध्यक्ष धीरबहादुर खड्काले बताउनु भएको छ रामदुलारी राणा हत्याको निष्पक्ष छानबिन माग गर्दै चक्काजाम गर्ने तीन वर्षीय बालक अधिकार कर्मी सहित पाँचजनालाई जिल्ला प्रहरीले प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ विगत एक महिनादेखि रामदुलारी राणा हत्या प्रकरणलाई प्रहरी प्रशासनले निष्पक्ष छानबिन नै नगरी दोषीलाई उम्कन दिएको अधिकार कर्मी र स्थानीयको आरोप रहेको छ शनिबार महेन्द्र राजमार्गको चम्पापुर चोकमा प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो पक्राउ पर्नेमा अधिकार कर्मी शारदा चन्द शान्ति पोखरेल आनन्दी राणा बिटो राणा र मृतक रामदुलारी राणाका एक तीन वर्षीय बालक रहेका छन् हत्याका दोषीलाई कार्यवाही गरी पूर्व पक्षका लागि कारागार चलान गरिसक्दा राजमार्ग अवरोध गरेकाले उनीहरूलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरी प्रवक्ता लालबहादुर बमले बताएका छन् शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला प्रहरीले ज्याजतिर कुटपिट गर्दै बालिका सहित पाँचजनालाई पक्राउ गरेको पीडितले बताएका छन् तर आन्दोलनकारीलाई प्रहरले कुनै ज्यादती नगरेको र आन्दोलनको बीचबाट समातेर गाडीमा राखिएको बताएको छ गत जेठ अठार गते राति हराएकी राणाको पाँच दिनपछि बाइस गते चम्पापुर राजमार्ग भन्दा तीन मिटर दक्षिण विश्रामको झाडीमा लास भेटिएको थियो रामदुलारी घटनाको पुनः अनुसन्धानको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ लगायत दुई दर्जन बढी संघ संस्था चरणबद्ध आन्दोलनमा उत्रेका छन् उक्त घटनाको मुद्दामा प्रारम्भिक सुनवाई गर्दै जिल्ला अदालत कञ्चनपुरले चम्पापुरका प्रकाश मल्ललाई पूर्व पक्षका लागि कारागार चलान गरेको छ भने छ धरौटीमा रिहा गरिसकेको छ अदालतको न्यायिक प्रक्रिया चित्त नबुझेको भन्दै महेन्द्रनगरदेखि काठमाडौँसम्म आन्दोलन गरेका पीड़ितका समर्थकले आजबाट चक्काजामका कार्यक्रम सार्वजनिक गरेका थिए उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा थुनुवा कोठामा राखिएको छ प्रहरी आचार विपरीत काम गरेको भन्दै कञ्चनपुर प्रहरी कार्यालयले प्रहरी नायब निरीक्षक एक प्रहरी सहायक निरीक्षक तीन प्रहरी हवलदार तीन र प्रहरी जवान अठार गरी जम्मा जना प्रहरी कर्मचारी उप विभागीय कार्यवाही गरेको छ सरकारको उच्च प्राथमिकतामा रहेको टनकपुर महेन्द्रनगर लिङ्क सड़क निर्माणका लागि विनियोजन गरिएको पाँच करोड़ बजेटमध्ये चार करोड़ रकम फिर्ता गएको छ सड़कमा ग्राभलिङ गर्ने माटो भर्ने कलभट निर्माण गर्ने लगायतका कार्यमा एक करोड़ रकम मात्रै खर्च भएको छ शनिदेव निर्माण सेवा र जसलिङ निर्माण सेवा कम्पनीले सड़क निर्माणको ठेक्का लिएका भए पनि कार्य पूरा नगर्दा रकम फिर्ता गएको सड़क डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर ज्ञानेन्द्र कलौनीले बताउनुभयो एक करोड़को लगानीमा तीन किलोमिटर सड़कमा ग्राभलिङ चारवटा पाइप कल्भर्ट र पाँचवटा बक्स कल्भर्ट निर्माणको कार्य मात्रै पूरा गरिएको छ आर्थिक वर्ष सडसठी अडसठीमा शिलान्यास गरिएको सड़कको ब्रह्मदेवदेखि महेन्द्रनगरको भाँसीसम्म ट्र्याक खन्ने र ग्राभलिङ गर्ने काम गरिएको थियो ट्र्याक खोल्न र ग्राभलिङका लागि मात्रै दुई करोड़ पचास लाख रकम खर्च गरिएको थियो त्यसपछि बजेट अभावले सड़क स्तरोन्नति र कालोपत्री गर्ने कार्य हुन सकेको थिएन महेन्द्रनगरको भाँसीदेखि टनकपुर ब्यारेजसम्म गरी सड़कको लम्बाई तेह्र किलोमिटर रहेको रहेको छ सड़कको चौडाई सात मिटर रहेको छ सड़कमा खसेको पहिरोका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेको छ पश्चिमी क्षेत्रमा लगातार भइरहेको वर्षाले जमीन गलेपछि माथिबाट सड़कमा पहिरो खसेपछि दुई ठाउँमा सड़क अवरूद्ध हुन पुगेको सड़क अवरूद्ध भएको केही घण्टापछि खुलेको हो सड़क खण्ड अन्तर्गत कैलालीको सहजपुर साथको डप्रेनी र सोही गाविसको वडा नम्बर दुईमा पर्ने भासु भिरमा पहिरो खस्दा सड़क अवरूद्ध बनेको थियो सुदूरपश्चिमका पहाड़ी तथा हिमाली सात जिल्ला जोड्ने मुख्य राजमार्गको रूपमा रहेको उक्त सड़क खण्ड अवरूद्ध हुँदा अल्पत्र परेका सवारी साधन र यात्रुहरू गन्तव्यतिर लागेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ स्थानीय तह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 तोके अनुसार काम गरिने स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी विष्टले बताउनुभयो यो सबै काम साउन महिनाभित्र सम्पन्न गरी प्रतिवेदन बुझाइने पनि उहाँले बताउनु भएको छ स्थानीय तहको पुनर्संरचना गर्दा बैतडीमा गाउँपालिकाका लागि कम्तीमा पच्चिस हजार जनसङ्ख्या हुनुपर्नेछ भने नगरपालिकाका लागि पैंतिस हजार जनसङ्ख्या हुनुपर्नेछ गाउँपालिकामा पाँचदेखि बाह्र र नगरपालिकामा नौदेखि चौधवटा मात्रै कायम गर्न सकिनेछ आयोगले निर्धारण गरे अनुसार सुदूरपश्चिम तथा प्रस्तावित प्रदेश नम्बर सातका दार्चुला बैतडी अछाम र बाजुरामा सात सातवटा स्थानीय तह हुनेछन् भने कञ्चनपुरमा आठ कैलालीमा दस र डडेलधुरामा चारवटा गाउँपालिका तथा नगरपालिका हुनेछन् जिल्ला अस्पताल बझाङ गुणस्तरीय सेवा सुविधा दिनेमा सुदूरपश्चिमका चार अस्पताल मध्ये पहिलो भएको जिल्ला अस्पताल बझाङले जनाएको छ सुदूरपश्चिममा जिल्ला अस्पताल बैतडी जिल्ला अस्पताल दार्चुला गोकुलेश्वर अस्पताल दार्चुला मध्ये जिल्ला अस्पताल बझाङ पहिलो भएको जिल्ला अस्पताल सिमखेत बझाङका प्रमुख डाक्टर विष्णु खतेवड़ाले जानकारी दिनुभएको छ स्वास्थ्य विभागको तीन सूचक मापदण्डका आधारमा चार अस्पताल मध्ये बझाङ जिल्ला अस्पताल पहिलो भएको हो बैतडीको गोठला पानीमा भएको अस्पताल सुदृढीकरण गोष्ठीमा मूल्याङ्कन गर्दा जिल्ला अस्पताल बझाङ पहिलो भएको डाक्टर खतेओडाले बताउनु भएको छ दोस्रो स्थानमा जिल्ला अस्पताल बैतडी तेस्रो स्थानमा जिल्ला अस्पताल दार्चुला र चौथो स्थानमा गोकुलेश्वर अस्पताल दार्चुला रहेको उहाँले बताउनु भएको छ तपाईँ युनिटी खबर सुनिरहनु भएको छ अतरियाबाट एसएलआरको गोली बरामद अन्तरलिङ्गीलाई समाजमा घुलमिल हुन र बाहिर खुल्न समस्या बैतडीको भौनेली गाविसमा महिलाहरूले गरेको तालाबन्दी खुल्यो लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारका लागि निवेदन पेश गर्ने बारे सूचना कृषि पेसालाई व्यावसायिक प्रतिस्पर्धी र मर्यादित पेसाका रूपमा विकास गर्ने र यसमा संलग्न उत्कृष्ट कृषकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले विगतमा जस्तै आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा पनि जिल्ला स्तर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण एवं सम्मान कार्यक्रममा सहभागी भई प्रतिस्पर्धा गर्न इच्छुक सम्पूर्ण कृषक महानुभावहरूलाई मिति दुई हजार त्रिहत्तर असार उनातिस गतेको पत्रमा प्रकाशित सूचनाको तीस दिनभित्र सम्बन्धित जिल्ला कृषि विकास कार्यालयमा नियमान अनुसार दरखास्त पेश गर्न हुन सूचित गरिन्छ विस्तृत जानकारीका लागि नजिकको कृषि सेवा केन्द्र पशु सेवा केन्द्र जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ जिल्ला कृषि विकास कार्यालय डडेलधुरा ए जुनेली आइज माथि सिलसिले डाँडामा महिला समूहको बैठक छ जाने होइन जाने त भनेको हेर्न आज बाहिर सरेको चार दिन भयो नुहाएकै छैन त हिँड्दै गर्न म आउँछु हे भगवान के भन्छ यो बाहिर सरेर चार दिन हुँदा पनि नुहा छैन रे हेर उजेली महिनावारी हुँदा दिनदिनै नुहाउनु पर्छ सरसफाई गरिरहनु पर्छ युएनटिएफ रेस्टलेस डेभलपमेन्ट किटार नेपाल र रेडियो युनिटीको सहकार्य तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं लगातारको वर्षाले सड़क अवरूद्ध हुन थालेपछि बिरामी अस्पताल पुर्याउन समस्या घण्टौ लगाएर स्टेचरमा बोकेर बिरामी सदरमुकाम पुर्याउनु पर्ने बाध्यता जेनेरेटर मरमत गर्ने पैसा नहुँदा बजाङ लघु जलविद्युत आयोजना तीन महिनादेखि बन्द विद्युत नभएपछि दुई सय दश परिवार अन्धकारमा बस्न बाध्य लगायतका समाचार अब बाँकी प्रसंग नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीले डडेलधुरा जिल्ला संयोजन समिति गठन गरेको छ आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी क्रान्तिकारी माओवादीले भुवन सिंह धामीको संयोजकत्वमा जिल्ला संयोजन समिति गठन गरेको जानकारी गराएको हो धामीको संयोजक नेतृत्वमा पछि थप्ने गरी एकीस सदस्यीय संयोजन समिति गठन गरिएको जनाएको छ साथै उसले आफ्नो विद्यार्थी संगठनको पनि संयोजन समिति बनाएको छ अखिल क्रान्तिकारी विद्यार्थी संगठन संयोजन समितिको संयोजकमा खडग सिंह धामी रहेका छन् उक्त समिति पाँच सदस्यीय बनाएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको थियो पार्टीको आगामी फागुनमा हुन लागेको राष्ट्रिय सम्मेलनको तयारी स्वरूप संयोजन समिति गठन गरिएको कार्यक्रममा पार्टीको सेती महाकाली इन्चार्ज असमान गुरूङले जानकारी जानकारी गराउनु भएको थियो उहाँले कार्यक्रममा पार्टीले वैधानिक मोर्चा खोल्न लागेको र चुनावमा पनि सहभागी हुने गरी तयारी गरिरहेको जानकारी दिनुभएको थियो कैलालीको उत्तरी नगरपालिका छ जमुना भाडी गाउँमा गैराती तीन राउन्ड एसएलआरको गोली बरामद गरिएको छ गोली भेटिएको भन्ने सूचना गाउँलेले दिएपछि त्यसतर्फ गएको इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उक्त गोली बरामद गरेको हो स्थानीय ताराप्रसाद भट्टको निर्माणाधीन घर नजिकै फेला परेको उक्त गोली कसले र किन राखेको भन्ने सम्बन्धमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ जनचेतना तथा युवा जागरण मञ्च फाया नेपालको आयोजनामा स्थानीय निकायहरूमा सीमान्तकृत समुदायको समावेशीकरण लेखाजोखा कार्यक्रम आज धनगढ़ीमा सम्पन्न भएको छ युरोपियन युनियन र ड्यान चर्च एटको साझेदारीमा फाया नेपालद्वारा संचालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजना अन्तर्गत उक्त कार्यक्रम भएको थियो स्थानीय स्रोत साधनमा सीमान्तकृत समुदायको पहुँच समानुपातिक समावेशीकरण समानता र पछाडि पारिएका वर्ग समुदायलाई सचेतीकरण गर्दै उनीहरूको खाद्य अधिकार सुनिश्चितताका लागि सरकारवाला निकायहरूलाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो कार्यक्रममा समानुपातिक समावेशीकरण सम्बन्धी राज्यको नीति कार्यान्वयनको अवस्था सूचनाको हक र सीमान्तकृत समुदायको पहुँचका बारेमा फाया नेपालका राजेन्द्र रैकाले सहजीकरण गर्नु भएको थियो कार्यक्रममा सहभागीहरूले स्थानीय स्तरका सरकारी तथा गैर सरकारी हरेक निकायमा समानुपातिक समावेशीकरण र शिक्षा स्वास्थ्य रोजगारको विशेष प्राथमिकता दिनुपर्ने महिला बालबालिका तथा पछाडि पारेका समुदायको सचेतना सशक्तिकरण र सामाजिक विकासमा जोड़ दिएका छन् सम्झौता महिना महिला समूहकी अध्यक्ष नरु मकराती किसान महासंघका सचिव अक्कल विष्ट सद्भावना कृषक समूहकी अध्यक्ष रानु चौधरी खाद्याधिकार अगुवा पुष्पा बराइली नागरिक सचेतना केन्द्रकी गोमती सार्की लगायतले मन्तव्य राख्नु भएको कार्यक्रम किसान महासंघकी उपाध्यक्ष सरला राणाको अध्यक्षतामा सम्पन्न भएको थियो यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायभित्र रहेको अन्तर्लिङ्गीलाई समाजमा घुलमिल हुन र बाहिर खुल्न समस्या भएको छ घर परिवार र समाजले नै हेपेपछि अन्तर्लिङ्गी समस्यामा परेका छन् यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्दै आएको सुदूरपश्चिम समाजले अन्तर्लिङ्गीहरूलाई समलिङ्गी तथा तेस्रो लिङ्गीको भन्दा पनि बढी समस्या भएको जनाएको छ घरपरिवार आफन्त तथा समाजबाट हेपिएर अछामबाट कैलाली पुग्नु भएका एक अन्तर्लिङ्गीले समाजमा घुलमिल हुन निकै समस्या भएको दुखेसो गर्नुभयो आज आयोजित पत्रकार सम्मेलनमा उहाँले घरपरिवार समाजले आफूलाई फरक भएको थाहा पाएपछि निकै हेला गरेको दुखेसो पुग्नुभयो अछामको खप्तड गाविसकी सत्र वर्षीय उहाँले समाजको डरले आफ्नो नाम गोप्य राख्न आग्रह गर्नु भएको छ उहाँले आफू छोरीको रूपमा जन्मदा परिवारमा खुसी छाए पनि त्यो खुसी धेरै वर्षसम्म रहन नपाएको सुनाउनु भयो अन्तर्लिङ्गी उहाँले आफू सात आठ वर्षको भएपछि स्वाभाविक रूपमा पुरुष सरह व्यवहार बोली फरक भएको र आफूमा केटाको स्वभाव देखिएको उल्लेख गर्नुभयो घर परिवार र समाजले फरक रहेको थाहा पाएपछि उहाँलाई हेयको दृष्टिले हेर्न थालेका छन् समाजले परिवारलाई दोष दिने र बाबा आमाले आफूलाई गाली गर्न थालेपछि भागेर कैलालीको मसुरिया पुगेको उहाँले सुनाउनु भएको छ उहाँले सुदूरपश्चिम समाजको सम्पर्कमा आएर आफू केटाको रूपमा आफूलाई चिनाउने प्रयास गरेको बताउनु भएको छ सुरुमा किन यस्तो भएको भनेर अचम्ममा लागे पनि अब आफू को हुँ भनेर थाहा भइसकेको र समाजसँग नडराएर आफ्नो पहिचान देखाउने उल्लेख गर्नुभयो यद्यपि समाजकै डरले उहाँले अहिलेसम्म केटाले लगाउने कपडा लगाउन नसकेको बताउनु भएको छ आठ कक्षा पढ्दा पढ्दै असामबाट भागेर कैलाली पुग्नु भएकी उहाँले यो वर्ष भवानी राष्ट्रिय माविबाट एसएलसी दिनुभएको छ आफू फरक रहेका कारण पढाइमा समेत निकै समस्या भएको उहाँले दुखेसो गर्नुभयो परिवार समाज साथी सबैबाट घृणा भएपछि आफू पढाइमा निकै कमजोर रहेको उहाँले बताउनुभयो यौनाङ्गी स्पष्ट नभएको व्यक्तिलाई अन्तर्लिङ्गी भनिने गरेको सुदूरपश्चिम समाजका चार्ल्स विद्यापतिले बताउनु भएको छ बैतडीको फौनेली गाविसमा महिलाहरूले गरेको तालाबन्दी आज खुलेको छ मदिरा बिक्री वितरण रोक लगाउनु पर्ने माग राख्दै हिजो महिलाहरूले तालाबन्दी गरेका थिए आज अस्थायी प्रहरी पोस्ट सदबाजको रहोबरमा गाविसका पदाधिकारी आन्दोलनकारी महिला र दलका स्थानीय प्रतिनिधिबीच छ बुद्धे सहमति भएपछि तालाबन्दी खोलिएको बताइएको छ सहमति अनुसार भौलनी तीन बासमा रहेका मदिरा पसल अन्यन्त्र सार्ने सहमति भएपछि महिलाहरूले तालाबन्दी खोलेको मन्दिर नियन्त्रण समितिका अध्यक्ष घुमरा विष्टले जानकारी दिनुभएको छ यस्तै भदौ आठ गतेभित्र गाउँमा रहेको मदिरा पसलहरूले आफ्नो मदिरा व्यवस्थापन गरिसक्ने मदिरा सेवन गरी कसैले हो हल्ला गरेमा जरिमाना गर्ने जुवातास खेल्ने र खेलाउन नपाउने लगायतका निर्णय भएका छन् यसअघि मदिराको कारोबारले महिला तथा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 सड़क अवरुद्ध हुन थालेपछि बिरामी अस्पताल पुर्याउन समस्या घण्टौ लगाएर स्टेशनमा बोकेर बिरामी सदरमुकाम पुर्याउनु पर्ने बाध्यता जेनेरेटर मर्मत गर्ने पैसा नहुँदा बझाङमा लघु जलविद्युत आयोजना तीन महिनादेखि बन्द बिजुली नभएपछि दुई सय दस परिवार अन्धकारमा बस्न बाध्य कञ्चनपुरमा राम दुलारी हत्या निष्पक्ष छानबिन माग गर्ने तीन वर्षीय बालक र अधिकार कर्मी सहित पाँचजना प्रहरी नियन्त्रणमा पच्चिसजना प्रहरी कर्मचारी उप विभागीय कारवाही जनकपुर महेन्द्रनगर लिङ्क सडक निर्माणका लागि विनियोजित गरिएको पाँच मध्ये चार करोड रकम फिर्ता सडकमा पहिरो खसेपछि अवरुद्ध बनेको भीमदत्त राजमार्ग खुल्यो र बैतडीमा संघीय संरचनाको सीमाङ्कन र नामाङ्कनको काम थालनी अन्तर्लिङ्गीलाई समाजमा घुलमिल हुन र बाहिर खुल्न समस्या समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी दिलदीपेशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ अवस्था समाचार बुलेटिनबाट हामी द्वय विदा हुन्छौ नमस्कार